नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षीबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम ब्यान्डको एक सय दुई थोप्लो चार मेगर्ससँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू नेपाल कम्युनिस्ट पार्टी नेकपाद्वारा गलकुत नगरपालिकाले ज्ञापन पत्र हस्तान्तरण टाढाखुडामा कोरोना परीक्षणको लागि बाह्रजनाको स्वाप सङ्कलन ताराखोला गाउँपालिकाका कार्यरत कर्मचारीद्वारा सहयोग हस्तान्तरण चट्याङ लागेर मृत्यु भएको बस्नेतको परिवारले नेकपा जिल्ला कमिटिद्वारा सहयोग हस्तान्तरण कोरोना सङ्क्रमणका शङ्कास्पद एकासी वर्षीय पुरुषको धौलागिरा अस्पतालमा मृत्यु र बागडुङ्गा कोरोना महामारी हाम्रो जिम्मेवारी शपथ अभियान सञ्चालन लकडाउन कार्यान्वयन गराउन प्रहरीद्वारा नमस्कार विधि सुरु ओह दाइ दाइ दुली त भागी नि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 घरहरू कायम गर्न अस्वाभाविक प्रक्रिया सिर्जना गरी जनताले आर्थिक तथा कानुनी दबाव खेदपूर्ण गरिरहेको भन् उल्लेख गर्दै ज्ञापन पत्र बुझाएको नेकपाले जनाएको छ नेपाल कम्युनिस्ट पार्टी नेकपा गलनगर कमिटिका अध्यक्ष ललित श्रेष्ठद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा नगरपालिकाभित्र बनेका संरचनाहरू सूचीकृत गर्नु तथा गर्नु तथा करको दायरामा ल्याउनु स्वाभाविक प्रक्रिया भए पनि दुई हजार पचहत्तर सालदेखि एकीकृत गर्ने नाममा अवैधानिक प्रक्रिया समेतद्वारा कन्सल्टेन्टको काम प्रयोग गरी नक्सा बनाउन लगाउने तथा सरको शुल्क निर्तिर्न बाध्य पार्ने दोहोरो कर असुली गर्ने र चाडबाड तथा संकटको घडीमा कानुनी अर्चन पर्ने गरी चेतावनी पूर्वक सूचना जारी गरी घर कायम गर्न बाध्य पार्नु सामाजिक न्याय र लोकतन्त्रको मान्यता विरुद्धको काम रहेको उल्लेख गरिएको छ ज्ञापन पत्रमा मार्फत नगरपालिका स्थापना पश्चात बिना नक्सा पास घर बनिरहनु सडक मापदण्डभित्र घर बन्दै गर्दा नगरपालिका मुखदर्शक बन्नु गम्भीर कमजोरी रहेकाले त्यस्ता विषयलाई गम्भीरतापूर्वक तत्काल सच्याउन समेत नगरपालिकाले आग्रह गरिएको छ नगरपालिकाले पुराना घर कायम गर्न नक्सा बनाउने पास गर्ने प्रक्रिया बन्द गर्न अवैधानिक तरिकाले नक्सा बनाउन लिएको रकम फिर्ता गर्न एउटै विषयमा दोहोरो कर बन्द गर्न र वडा सिफारिसको आधारमा सहज ढङ्गले घर कायम गर्न माग गर्दै माग सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ज्ञापन पत्र ग्रहण गर्दै गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले घर नक्सा पास तथा कायम गर्ने नगरपालिकाले दुई हजार पचहत्तर सालमा नगरसभाबाट पारित गरेको ऐन अनुसार कार्य सम्पादन गरेको बताउँदै जनताले अधिकतम सहजीकरण गर्न समेत कानूनको दायरामा नआएको घरहरूले केही कडा रूपमा प्रस्तुत हुन परेको बताउनुभयो नगरपालिकाले पुराना घरहरूको कायम गर्न सहरी विकास मापदण्ड दुई हजार एकहत्तर र बहत्तरलाई आत्मसात गरेको बताउँदै कानुन नमिचेको स्पष्ट पार्नु भएको थियो उहाँले दुई हजार पचहत्तर सालबाट पटक पटक सूचना प्रकाशन गर्दा समेत घर नक्सा पास गर्ने प्रक्रियामा आम नगरवासी नआएकोले यस वर्ष दुई हजार पचहत्तर सालपछि निर्माण भएका घरलाई पच्चिस प्रतिशत थप शुल्क लिएर कायम गर्ने अवधि तोकिएको स्पष्ट पार्नु बताउनुभयो सुरुवातको चरणमा केही समस्या देखिएपछि बिस्तारै नगरपालिकाले सहजीकरण गर्दै जाने र नक्सा पास तथा घर कायम गर्ने समयावधि थप गर्दै परामर्शदाता परामर्शदातासँगको मह नपर् मह नपर्ने समेत गर्ने बताउनुभयो उहाँले गलकोतमा रहेको का कन्सल्टेन्सीले कन्सल्टेन्सीले नक्सा निर्माण गरेको अधिकतम शुल्क लिएको गुनासो बारम्बार आएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने आग्रह गर्नुभयो उहाँले कन्सल्टेन्सीले समय कम भएको बहानामा नगरवासीबाट महँगो शुल्क ल्याउने गरेको विषयले मध्यनजर नगर मध्यनजर गरी प्रतिस्पर्धात्मक रूपमा न्यूनतम शुल्क नक्सा उपलब्ध नभए नगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने समेत तयारी गरेको बताउनुभयो सो अवसरमा न्यूनतम शुल्कमा अधिकतम सहजीकरण गरी घर कायम गर्ने व्यवस्था सिर्जना गर्न नगरपालिकाले सहजीकरण गरे नगर प्रमुख रेणुका काउचाको भनाइ छ त्यस्तै नगरपालिकाका प्राविधिकबाट कानुन कानुन त नक्सा बनाउन नमिल्ने भएकोले सूचीकृत कन्सल्टेन्टबाट नक्सा बनाउन आग्रह गरेको इन्जिनियर बलविक्रम दाहालको भनाइ छ सो अवसरमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव ज्ञामनाथ गैरी अनिल गण्डकी प्रदेश सदस्य फमलाल न्युरे जिल्ला सदस्य चन्द्रदत्त रेग्मी हर्कबहादुर पाण्डे सुदामरी शर्मा लगायतले घर कायमको लागि कन्सल्टेन्टको मनोमानी शुल्क असुल्न नदिन घर निर्माणका मापदण्ड कडाईका साथ लागू गर्न मापदण्ड अनुसार भए नभएको नियमन तथा अनुगमन गर्न तथा र घर सहज रूपमा दुई हजार पचहत्तर साल अघि निर्माण भएका घरहरूको न्यूनतम शुल्कमा घर कायम गर्ने व्यवस्था मिलाउन कन्सल्टेन्सी भन्दा प्राविधिक जनशक्तिको अब व्यवस्था गरी न्यूनतम शुल्कमा नक्सा उपलब्ध गराउन तथा समय सीमा थप सुझाव गर्न सुझाव दिएका थिए डाँडाखोला गाउँपालिकामा आज कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ आज चारजना महिला र आठजना पुरुष गरी बाह्रजनाको स्वाब संकलन गरिएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदिप थापा मगरले जानकारी दिनुभयो कोरोना परीक्षणको लागि देश विदेशबाट ताराखोला प्रवेश गरी क्वारेन्टाइनमा बसेका समुदायका प्रहरी कर्मचारी स्वास्थ्य कर्मीको सप सङ्कलन गरिएको थापाले बताउनुभयो देशभर समुदायमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हुँदा अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी बस्न ताराखोला गाउँपालिकाले सम्पूर्ण ताराखोलावासीहरूले आग्रह गरेको ताराखोला गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीहरूले एकमुष्ट रूपमा सहयोग हस्तान्तरण गरेका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 उपचार रहनुभएका बागलुङ नगरपालिका वडा नम्बर दुईका एकासी वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएकाले उहाँको ठोस स्वाप परीक्षणको लागि पोखरा पठाइएको छ उहाँको सब अस्पताल अस्पतालको मर्चरी च्याम्बरमा राखिएको र कोरोना जाँचको रिपोर्ट आएपछि सब व्यवस्थापन हुने अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले बताउनुभयो बागलुङमा कोरोना नियन्त्रण प्रभावकारी बनाउन कोरोना महामारी मेरो जिम्मेवारी शपथ खुवाउने अभियान थालिएको छ जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा कोरोनासँग जोड्न प्रत्येक व्यक्तिको योगदान महत्त्वपूर्ण हुने भन्दै कर्मचारीले कोरोना महामारी मेरो जिम्मेवारी शीर्षक अन्तर्गत छ बुधाको शपथ खुवाइएर अभियानको सुरुवात गरिएको छ उक्त अभियान अन्तर्गत आफ्नो निकाय वडा स्तर सङ्घ संस्था र कार्यालय स्तरमा एक हप्तासम्म सञ्चालन गर्ने बजार टोल क्षेत्रमा माइकिङ गर्ने पत्रकार पत्र पत्रिका रेडियो र पर्सा पम्पलेटबाट व्यापक प्रसार प्रसार गरी कोरोना नियन्त्रणमा सचेतना फैलाउने प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले जानकारी दिनुभयो रोगबाट बस्ने उपाय अवलम्बन गर्न र प्रत्येक नागरिकलाई जिम्मेवारी बोर्ड गराउने गरी शपथ खुवाउने अभियानले सुरु गरिएको हो जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारी स्थानीय स्तरमा स्थानीय तहका प्रमुख नेतृत्वमा स्वास्थ्य कार्यालय बागलुङले तयार पारेको छ बुधे शपथ नाराले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुडौको भनाइ विश्वास रहेको छ हामीले छ बुढामा तयार पारेको शपथ खुवाउने अभियान मङ्गलबार अभियान जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट सुरुवात गरेका छौँ प्रमुख जिल्ला अधिकारी नेउपानेले भन्नुभयो सात दिने अभियानमा वडा स्तरसम्म शपथ खुवाउने कार्यक्रम गरिनेछ जिल्ला कोविड सङ्कट व्यवस्थापन केन्द्रको गत कार्तिक सत्र गतिको निर्णय अनुसार शपथ खुवाउने अभियान थालिएको हो जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ बुधबार बुधबार जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुखलाई शपथ खुवाउने शपथ खुवाइएको छ कोरोना महामारी हाम्रो जिम्मेवारी अभियान अन्तर्गत म कोरोना भाइरसबाट बच्छु यदि आफूलाई लागेमा अरूलाई सनबाट जोगाउँछु यसका लागि म जो कोहीसँग भेट्दा मास्क लगाउँछु जो कोहीबाट दुई मिटर भन्दा पर बस्छु नजिक जानु परे दस मिनट मात्रै बस्छु केही नयाँ चिज छुनु परेमा साबुन पानीले हात धुने गर्छु र आएमा खोकी लागेमा श्वास श्वास फेर्न गाह्रो भएमा स्वाद थाहा नपाएमा बान्ता भएमा तथा जाडा पखाला लागेमा तुरन्तै स्वास्थ्य कर्मीसँग सम्पर्क राख्नेछु भन्ने छ बुधे शपथ खुवाइएको छ समुदाय स्तरमा कोरोना संक्रमणको दर उच्च भएपछि जिल्ला संकट व्यवस्थापन समितिले गरेको लकडाउन कार्यान्वयन गराउने जिम्मेवारी पाएको प्रहरीले नयाँ विधिको प्रयोग गर्न थालेको छ सामान्य भन्दा केही बढी जनशक्ति परिचालन गरेको प्रहरीले नमस्कार गरेर सन्देश दिने कुरालाई आफ्नो मुख्य हतियार बनाएको छ नियम उल्लङ्घन गरेर पत्र पक्राउ गर्नुपर्ने परिस्थिति पनि नभएकाले सम्भव सम्झौता मात्रै सबैले मानेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो उहाँले भन्नुभयो निर्णय भएपछि कार्यान्वयन गर्नुभयो सबैको लागि हो हामीले नमस्कार गरेर आदेश सन्देशहरू पस्किन्छौ समुदाय स्तरमा संक्रमणको दर उच्च भएपछि जिल्ला सङ्कट व्यवस्थापन समितिले गरेको लकडाउनमा बागलुङ बजार सुनसान देखिएको थियो बिहान दुई घण्टाका लागि खुला गर्ने भनिएका अत्यावश्यक वस्तु तथा सेवाका प्रसलहरू खुलेका भए पनि मापदण्ड पालना भएको उहाँले बताउनुभयो संस्थाका अनुसार जबरजस्ती प्रहरीले न प्रहरीले नगर्ने बस्नु र बचाउनु सबैको दायित्व हो त्यसैले नमस्कार विधिले हतियार गराइएको हो बागलुङ बजारका केही व्यवसाय राजनीतिक कर्मी कर्मचारी जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण देखिएपछि उद्योग वाणिज्य संघ बागलुङको अनुरोधमा बागलुङ नगरपालिकाले बन्दाबन्दीको लागि जिल्ला संकट व्यवस्थापन समितिले सिफारिस गरेपछि सोमबार रातिदेखि बागलुङ नगरपालिकाको वडा नम्बर एकदेखि चारसम्म एक साताको लागि लकडाउन भएको हो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक नेपाल कम्युनिस्ट पार्टी नेकपाद्वारा गलकुट नगरपालिकाले ज्ञापन पत्र हस्तान्तरण ताराखोलामा कोरोना परीक्षणको लागि बाह्रजनाको साप सङ्कलन ताराखोला गाउँपालिकाका कार्यरत कर्मचारीद्वारा सहयोग हस्तान्तरण सत्याङ लागेर मृत्यु भएका बस्नेतको परिवारले नेकपा जिल्ला कमिटिद्वारा सहयोग हस्तान्तरण कोरोना सङ्क्रमणका शङ्कास्पद एक्कासी वर्षीय पुरुषको धौलागिरा अस्पतालमा मृत्यु र बागलुङमा कोरोना महामारी हाम्रो जिम्मेवारी शपथ अभियान सञ्चालन लकडाउन कार्यान्वयन गराउन प्रहरीको नमस्कार विधि सुरु यिनै विविध खबरसँगै साँझ सात